नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी आजदेखि एउटा अर्को उपन्यास लिएर आइपुगेका छौं हामीले आजदेखि वाचन गर्ने जीएस पौडेलको एक सरको माया उपन्यास रहनेछ एक सरको माया उपन्यासमा कृष्ण धरावासीले भूमिका लेख्नुभएको छ कृष्ण धरावासीले भूमिका लेख्नुभएको यो पुस्तक विक्रमसम्म दुई हजार पचहत्तर साल वैशाखमा पहिलोपटक प्रकाशित भएको हो जीएस पौडेलको एक सरको माया वाचन सुरु हुन्छ अगाडि आत्महत्या गर्न लागेको युवक चाहिँ क्लिपको पासो लगाएर डोरीमा झुन्डिरहेको निलो जिन्सको प्यान्टलाई उत्तरी जङ्गलबाट बेगिएर आएको बतासले हल्लाइरहेको थियो मैले त्यो बतासलाई यिनै हातले च्याप्प समातेर भने ए बतास जा भरतपुर विमानस्थलमा गएर उसलाई मेरो घरको बाटो देखाइदिए ऊ मायाको बाहर लिएर आउँदैछ जीवनका सुनौला सपनाहरू सँगालेर म उसैको बाटो हेरिरहेको छु महोदय यो कामको जिम्मेवारी त हजुरले ज्योतिलाई दिनुभएको होइन र नरोक्नुहोस् मलाई धेरै टाढा जानु छ कसैलाई नयाँ जीवन दिनु छ म झस्किएँ ए हो त नि तत्क्षण मुठी खोलेर बतासलाई मुक्त गर्दै भने सर यार भुलेछु ओके शुभयात्रा बतास उही बेगमा बेगिएर गयो पाइन्टको उद्धार गरेर म कोठामा गएँ र त्यसलाई लगाएर जीवन दिएँ रातो टी सर्टले त्यसलाई साथ दियो मध्य चैतको मध्याहको समय बाहिर घामको वर्षा भइरहेको छ भित्तामा टाँसिएको ऐना हेरेँ ऐनाले हिजोको कुरा देखाउने कोसिस गर्दै थियो तर मैले नजर फेरेँ र चलिरहेको क्षणलाई मात्रै हेर्न चाहेँ ऐनाभित्रको म जस्तै केटोले मनमा नै भन्यो ओइ त किन झुसिलकिरो जस्तो भएर बसेको हँ जा गएर दारी काटेर सफाचट भएर आइज तिन बजेको फ्लाइट हो क्यारे वा आइपुग्दा चार बज्छ चार घन्टा त अझै बाँकी नै छ आज त प्रसाद पनि ग्रहण गरिएको छैन ध्यान प्रसादमा भन्दा ज्यादा परिमा केन्द्रित छ अस्तिदेखि नै ममाथि आक्रमण भइरहेको छ मैले प्रतिरक्षा गर्नु छ म काँचको स्तम्भ खडा गर्ने सोचमा छुइनँ त्यो क्षणभङ्गुर हुन्छ सहमति भए जङ्गे पिलर नै गाड्छु नभए केही छैन आज म उसलाई भयभरको साहस बटुलेर मेरो अतीतको यथार्थ बताएरै छाड्छु झुस्सेदारी फडानी गर्ने हिम्मत बाथरुमको रेजरमा देखिनँ घरबाट निस्केर म त्रिकुटी चोकतिर लागेँ घामको ताप र मनको तनाव दुवै सशक्त छन् कहिले पोलेपछि पीडा हुन्छ त कहिले पीडा भएपछि पोल्छ जसरी पोल्दा पनि पोलाइको स्वाद भने उस्तै खैर पोलाइको कुरा छोडौँ सैलुनमा ठुल्ठुला ऐनाहरू एकअर्कालाई हेरेर बसिरहेका छन् मैले कुर्नुपर्ने भयो मेरो पालो दोस्रो नम्बरमा छ हुन त म कुरिनै नै रहेको छु ऐनाले मलाई झस्काइरहन्छ हिजो रातिको बिम्ब मस्तिष्कमा प्रतिबिम्बित भइरहेको छ म आँखा चिम्लन्छु र चिम्लिरहने कोसिस गर्छु तर आँखा आफै खुल्छन् हिजोको एउटा बिम्ब प्रतिबिम्बित हुँदै प्रतिबिम्बको पनि प्रतिबिम्ब भनेर मेरो मस्तिष्कलाई डोराइरहेछ मेरो आँखा ऐना छोडेर बाटोतिर दौडिए एक निवेशका लागि त्यहाँ स्कुटर देखियो तत्काल स्कुलको पर्खालले स्कुटरलाई लुकायो स्कुटर आफ्नै जस्तो लाग्यो तर नहुनुपर्ने ज्योति त उसलाई लिएर चार बजीतिर मात्रै आउनुपर्ने भर्खर बाह्र बजेर बिस मिनट गएको छ दाजु आउनुहोस् दारी फडानी गर्ने पालो आएछ नाइले मेरा गाला चिल्ला बनाइदियो उसको हातको कलाको सम्मान स्वरूप शुल्क तिरेर म बाहिर निस्किएँ टन्टलापुर घाम लागिरहेको छ अलिअलि हावा पनि चल्दैछ मलाई तिर्खा लाग्यो नजिकैको चिया पसलमा गएर कुरुम्बा पिएँ ए होइन होइन नेपालमा कहाँ कुरुम्बा पाउनु कोक पिएँ मन त एक गिलास मोही पिउने थियो तर यो सहर हो मन मोहीको लोभमा लोभियो कोकले त्यसको ठाउँ लिन सकेन हा के मोहीमा अल्झेको होला मन आफूलाई कस्तो तनाव छ उसँग भेट भएपछि कुराको सुरुवात कहाँबाट गर्ने होला एक बज्न एघार मिनट बाँकी नै थियो जब म मेरै घरको गेटमा पुगेँ नभन्दै ज्योति आएकी रहेछ गेट बाहिर त्यही स्कुटर उभिरहेको छ तर ज्योतिले किन गेटभन्दा पनि पर लगेर स्कुटर पार्क गरेकी होली न त त्यहाँ छाया नै परेको छ फेरि ज्योति यति चाँडै किन आए खुल्दुली मनमा बोकेर म घरभित्र छिर्छु जब म हलमा पुग्छु शोभामा ज्योतिसँगै ऊ पनि बसेकी छे म जसको प्रतीक्षामा छु ज्योतिले मेरो गाला नहेरी प्रश्न गरी कहाँ जानुभएको थियो झ्यालडोका सबै खुल्ले राखेर त्यहीँ भ्रिकुटी चोकसम्म गएको थिएँ मैले पनि ज्योतिलाई हेर्दै नहेरी जवाफ दिएँ मेरा आँखा अर्कैतिर हाम फालिसकेका थिए जसलाई उनीहरू पहिलोपटक प्रत्यक्ष देखिरहेका थिए जब मेरा आँखा उसका आँखासँग ठोकिन्छन् ऊ मुसुक्का हाँसे अनि हामी बीच नम्र अभिवादनको आदान प्रदान हुन्छ म उसैको सामान्य सोफामा बस्छु र ज्योतितिर हेरेर बोल्छु तिन बजेको फ्लाइट भनेकी थियौ त सायद ज्योतिलाई मैले पहिलोपटक तिमी भन्दै थिएँ ऊ मौन रही जवाफ आगन्तुकबाट आयो पहिले तिन बजेकै फ्लाइट बुक गरेकी थिएँ कामबाट छिट्टै फुर्सद मिल्यो सिट पनि खाली रहेछ त्यसैले अगाडि सारे जतिसक्दो चाँडै आउन मन लाग्यो अचम्म हाम्रो पहिलो सम्वाद नै कति गहिरो औपचारिकताभन्दा धेरै टाढा म उसको मुहार हेरेर विश्लेषण गर्न थाल्छु ऊ तस्विरमा भन्दा धेरै राम्री अनि फरासिली पनि म आमा थिम नपुगी सिधै एयरपोर्ट गएँ नि जाँदै गर्दा फोन गर्नुभयो बल्ल ज्योति बोली उसले सम्बोधन नगरी बोली तर पछिल्लो वाक्य बोल्दै गर्दा उसका आँखाले भने आगन्तुकलाई हेरिरहेका थिए ऊ मुस्कुराई ज्योति धेरै खुसी देखिएकी छ मभन्दा पनि हुन त म पनि खुसी नै छु तर हिजो रातिका बातहरूको ह्याङओभर उत्रिएकै छैन त्यसैले मेरो खुसी गलामै अड्किरहेको छ म बाहिर निकाल्न खोजिरहेको छु तेरो सम्वाद भने चलि नै रहेको छ ज्योतिका आँखामा चञ्चलता देख्छु आगन्तुकका आँखामा शीतलता मेरो आँखामा के छ कुन्ने ज्योति जुरुक्क उठेर बोली ला म त आमाथिम नगै नहुनेछ जसरी नै आउनु भन्नुभएको छ पछि गए भइहाल्यो नि यस्तो घाममा किन जानु मैले भन्नुपर्ने यही थियो तर स्वार्थी मनले रोक्यो चार बजीभित्र जसरी नै आउनु है आगन्तुकको अनुरोधमा हस हजुर यो ज्योति समयमै हाजिर हुन्छ भन्दै ऊ गई चार बजे नै किन नि मैले जिज्ञासा राखेँ उसले समाधान गर्दै भने छ बजी फुलचोकबाट नेपालगञ्जको बस जान्छ क्षेत्रपुरमा मेरी साथी बस्छे ऊ बिरामी छे उसलाई आजै भेट्न जानु छ घर जानको हतारले होइन हाम्रो वातावरण अनुकूल बनाउने मनसायले ज्योति निस्के ऊ बिबिएस पढ्छे तर पनि मेरो नजरमा फुच्ची नै छ समस्या उही छ अब कुराको सुरुवात कसरी गरौँ धेरै कुराहरू सुनाउनु छ उसलाई कुराहरू डरलाग्दा छन् भेट पहिलो सत्य तितो हुन्छ भन्छन् मलाई तितो सत्य गुलियो बनाउनु छ हुन त करेला मन पराउने मान्छेहरू पनि धेरै हुन्छन् चिसो चिसो केही पिउनुहुन्छ मनले नसोचेको कुरा मुखबाट फुस्कियो होइन ठिकै छ हजुरलाई कुर्दा अघि चिया पिएका थियौँ उसले हल्का मुस्कान छोडी मेरो समस्या उही छ म पनि केटीसँग बोल्नै नजान्ने त होइन तर नजान्ने जस्तै भएको छु यो भेट मेरा लागि केही विशेष भए पनि दुवैका लागि महत्त्वपूर्ण छ लामो यात्रामा सहयात्री बनेर एकअर्काको हात समाउनु अघि उसलाई आजको बिन्दुसम्मको मेरो जीवनको लीला सुनाउनु छ उसलाई शिव र कृष्णको कथा सुनाउनु छ समय छोटो छ समयलाई छोटै समयमा बताउनु छ कि यो सिक्का खोटो छ मन डराइरहेको छ म सत्य ओकल्न चाहन्छु मेरो सामु अरू कुनै विकल्प छैन गम्भीर देखिनुहुन्छ त हजुरलाई सन्चो छैन र उसले मेरो ख्याल गरे जे गरी सायद गर्न पनि चाहन्छे केही भएको छैन म ठिक छु सायद नर्भस पो भएँ कि लौ किन नि मसँग डर लाग्यो र ऊ हाँस्दै बोल्छे सम्वादले गतिलेला जस्तो छ कस्तो खुलेर बोल्न सके कि यस्तो अवस्थामा त केटीहरू लजालु हुनुपर्ने होइन ऊ त मैले सोचेभन्दा बिल्कुल फरक निस्केँ ऊ खुलेको देख्दा मलाई पनि खुल्न केही सहज हुँदैछ यसै बिचमा उसको फोन बज्छ केही समय ऊ मजाले गफिन्छे मानव उसको अगाडि कोही छैन फोन राखेर ऊ मतिर हेर्दै बोल्छे होस्टेलका साथीहरू जिस्काउँदैछन् हजुरलाई भेट्न आउने कुरा भनेकी थिएँ ऊ धक्नमानी खुलस्त प्रस्तुत हुन्छे मैले केही नसोधे पनि ऊ उसका बारेमा बताउँदै जान्छे ऊ नर्सिङ पढ्दै गरेकी केटी हो अक्सर मान्छेहरू ठुला सपना देख्छन् उसका पनि रङ्गीन सपना होलान् उसको सपनामा डाक्टर होला विकसित देश होला सुन्दर भविष्य होला मेरो सपनामा भने सानो व्यवसाय र स्वदेश छ ऊ के सोचेर मलाई भेट्न आयो होला मनमा कौतूहलता छ मेरो जीवनसाथीले मलाई सुनको बाकसमा हिरा बनाएर होइन मनको आकाशमा सधैँ चम्किरहने तारा बनाएर राखोस् मेरा कुनै ठुला सपना छैनन् आहा कति सुन्दर सोच अक्सर मान्छेहरूको भन्दा फरक उसमा आत्मविश्वास छ उसले मलाई मोहित बनाउँछ म उसका कुरा सुन्न लालायित हुन्छु जसको हाउभाव निहाल्छु बोली मिठो लाग्छ हाउभाव आकर्षक सुनिरहँ जस्तो हेरिरहँ जस्तो उसलाई कुनै कसीमा राखेर जाँच्ने आवश्यकता रहेन निर्दोष छे ऊ सफा निर्मल र कञ्चन ऊ कल्चौँडो वर्णकी छे जुन मेरो मनपर्ने वर्ण हो बरु मनै उसको काबिल छैन उसले ममा के देखेको नि जब उसले नदेखेको मेरो जीवनको पृष्ठमा आफैलाई पल्टाएर उसलाई देखाउँछु र पढेर सुनाउँछु तब उसले मलाई कुन नजरले हेर्ली सोच्दै मन निमोठिएर आउँछ परिणाम के होला आशा त छ उसले मलाई बुझ्छे यद्यपि म उसको निर्णयलाई स्वीकार्नेछु यसैबीच फेरि उसको फोन आउँछ साथीहरूकै रहेछ एकछिन मजाक गरेर राख्छे उसले फोन राखेपछि म आफ्नो योजनाको पृष्ठभूमि खोल्नतिर लाग्छु मलाई थाहा छ हामी एकअर्काप्रति सकारात्मक छौँ तर जिन्दगीको यो महत्त्वपूर्ण कदम चाल्नु अघि म हजुरको सामु केही कुरा राख्न चाहन्छु फेरि उसको फोन बज्छ उसले त्यो फोन काट्छ र मेरो अनुहारमा हेर्छे म अगाडि भन्दै जान्छु मेरो जीवनका घटेका केही घटनाहरू छन् जुन मैले हजुरलाई भन्नै पर्ने हुन्छ फेरि पनि उसको फोन बज्छ हेर्नु न साथीहरूले पनि वाक्कै लगाए ऊ एकछिन बोल्छे र फोन काट्छे उसको हँसिलो चेहरा गम्भीर बन्दै गएको छ म रोकिएकै ठाउँबाट अगाडि बढ्छु मेरो कुरा सुनेपछि हजुरको विचारमा परिवर्तन आउन पनि सक्छ तर मलाई त्यसको चिन्ता छैन मलाई चिन्ता यो छ कि यदि यी कुराहरू नबताइकन हाम्रो सहयात्रा अघि बढ्यो भने भोलि दुर्घटना नहोला भन्न सकिन्न अनायासै ऊ सशङ्कित हुन्छ पुनः उसको फोन बज्छ ऊ हल्का क्रोधित देखिन्छे केही नबोलिकन फोन काटेर स्विच अफ गर्छे बिथुलिएको परिवेश भन्दा मलाई राहत महसुस हुन्छ म पनि आफ्नो फोन अफ गरेर कुरा सुरु गर्छु मलाई थाहा छैन मेरो कुराको सुरुवात र अन्त्यको सिलसिला मिल्छ वा मिल्दैन आशा छ तपाईँले मिलाएर भाव ग्रहण गर्नुहुनेछ ऊ मौन रहेरै मुन्टो हल्लाएर अनुमति दिन्छे अनि म क्रमशः आफ्नो वृत्तान्त खोल्छु चार वर्षको कार्यानुभव बोकेर म दुबईबाट सिधै मालदिप्स जाँदै थिएँ जहाजको झ्यालबाट देखिएको दृश्य साँच्चै मनमोहक थियो समुद्रमा थुप्रै ससाना टापुहरू निलो पोखरीमा कसैले धेरै कर्कलाका पातहरू चुँडेर राखे जस्ता म झ्यालबाट बाहिर नजर डुलाइरहेको थिएँ पाइलटले उद्घोष गर्यो cabin crew please prepare for landing जहाजले उचाइ कम गरेर समुद्रभन्दा केही माथिसम्म ल्याइ पुर्याउँदा समेत अवतरण गर्ने हवाई अड्डाको जमिन देखिएको थिएन जहाज समुद्रको पानीमै अवतरण हुन लागे चाहिँ देखिरहेको थियो म रोमाञ्चित भइरहेको थिएँ जहाजका पाङ्राले पानी छुनै लागे चाहिँ लाग्दा एक्कासी अगाडि जमिन देखियो त्यही रहेछ इब्राहिम नासिर अन्तर्राष्ट्रिय हवाई अड्डा जोडले थरथराउँदै जहाजले मालदिप्सको जमिन छोयो जहाजको ढोकाबाट निस्किँदै गर्दा समुद्री हावाको एउटा झोकाले मलाई स्वागत गर्यो जहाजको सिँढीबाट झरेर चारैतिर समुद्रले घेरिएको हवाई अड्डाको टापुमा पाइला टेक्नु अघि मलाई यस्तो लाग्यो त्यो टापु नभएर एउटा विशाल कर्कलाको पात हो जुन समुद्रमा तैरिरहेको छ आगमन पत्र जहाजमै उपलब्ध गराइएको थियो जुन मैले भरिसकेको थिएँ इमिग्रेसनको टुरिस्ट लेखेका काउन्टरहरूमा चाइनिज पर्यटकहरूको लाइन थियो त्यही लाइनमा मसँगै आएका गोरा पर्यटकहरू पनि गएर मिसिए म आफ्नो ह्यान्ड लगेज गुडाउँदै दायाँतिरको नयाँ वर्क पर्मिट लेखेको काउन्टरको अगाडि गएर उभिएँ पालो आएपछि काउन्टरमा गएर आफ्नो पासपोर्ट र भिजाको प्रतिलिपि बुझाएँ इमिग्रेसनमा मेरो पासपोर्ट र भिजा रुजु गरियो अनि आँखाको स्क्यानिङ गरेर कम्प्युटरमा राखियो त्यसपछि मात्र पासपोर्टको पानामा अराइभलको स्ट्याम्प लाग्यो केही बेरमा मेरो लगेज बेलमा घुम्दै आइपुग्यो त्यसलाई ट्रलीमा राखेर धकेल्दै म निस्किएँ मूल ढोकाबाट बाहिर निस्कनु अघि मेरो लगेज स्क्यानिङ मेसिनमा जाँच भयो जाँच पास भएपछि म लगेज राखेको ट्रली धकेल्दै अराइभलको मूल ढोकाबाट निस्केँ बाहिर थुप्रै मानिसहरू विभिन्न नाम लेखेका प्ले कार्ड बोकेर उभिरहेका थिए तिनीहरू अराइभलबाट निस्किरहेका मानिसहरूलाई हेर्दै मुस्कुराइरहेका थिए एकजना अन्दाजी पैँतिस चालिस वर्षको मान्छे मेरो नामको प्ले कार्ड बोकेर उभिरहेको थियो उसको ओठमा भने बनावटी मुस्कान पनि थिएन उसको अनुहार फुङ्ग रङ्ग उडेको कागज जस्तो देखिएको थियो उसका आँखा रातभर ननिदाए जस्ता देखिन्थे ऊ टोलाइरहेको थियो hello I am Alok Sharma त्यो मान्छेको अगाडि पुगेर मैले आफ्नो परिचय दिँदै अभिवादन गरेँ ऊ झस्किएर मरुभूमि जस्तो मुहारमा हरियाली ल्याउने कोसिस गर्दै बोल्यो वेलकम टु मालदिप सर म नारायण चालिसे विदेशमा नेपाली भेटिनु कुनै नौलो कुरा होइन तर पनि नेपाली भन्ने बित्तिकै स्वाभाविक रूपमा भावनात्मक एकता हुन्छ हामी टर्मिनलबाट दक्षिणतिर लाग्यौँ सफा समुद्रको किनारमा सिक्रीको साराले गाडिएका पोलमा बाँधिएका डुङ्गाहरू आगन्तुक पाहुनालाई स्वागत गरिरहेका थिए स्मोकिङ एरिया छुट्टै तोकिएको गोजीमा एक बट्टा डनहिल थियो डनहिल मैले दुबईमा पिउने चुरोट चेकिङमा मेरो लाइटर जफत भएको थियो मैले नारायण चालिसेसँग लाइटर मागेँ उनले आफ्नो खल्तीबाट चुरोटको बट्टाभित्र राखिएको लाइटर निकालेर दिए उनको चुरोटको निलो बट्टामा केमल लेखिएको थियो दुवैजनाले आफ्नै चुरोट सल्कायो टर्मिनलबाट दक्षिणतिर केही अगाडि गएपछि थोरै पश्चिमबाट माले सहर जाने डुङ्गा चल्दो रहेछ हवाई अड्डाबाट दक्षिण दिशामा लगभग डेढ किलोमिटर टाढा माले सहर उभिरहेको थियो माले सहर समुद्रमा तैरिरहे जस्तो देखिन्थ्यो चालिसेले काउन्टरबाट दुईवटा टिकट लिएर आए हामी माले जानका लागि काठको डुङ्गामा चढ्यौँ डुङ्गा सय यात्रु क्षमताको थियो डुङ्गाको छत र चारैतिरका भित्ताहरू पनि काठकै थिए झ्याल भने सिसाका डुङ्गाको अग्रभागतिर थोरै खाली ठाउँ घरको जस्तै पिँढी भित्र पस्ने र निस्किने ढोका ढोकाको दायाँतिर अग्लो सिटमा स्टेरिङ समातेर कप्तान बसिरहेको पश्चबाको ढोकामा सहचालक उभिएको सिटमा बसेपछि मैले चालिसैलाई सोधेँ दाई यहाँबाट माले जाने टिकटलाई कति पर्छ दस रुफिया रुफिया हजुर सर नेपालको रुपैयाँ यहाँको चाहिँ रुफिया डुङ्गाको इन्जिन स्टार्ट भयो समुद्रका साना साना छालहरूमा हल्लिँदै डुङ्गा बिस्तारै दक्षिण दिशातिर बढ्न थाल्यो करिब दस मिनटमा मालेको किनारामा पुगेर डुङ्गा रोकियो अटेस मटेस भएर बसेका बिल्डिङहरूले भरिएको माले सहरमा मैले पहिलो पाइला टेकेँ हामी उत्रिएको किनारामा एउटा बोर्ड लेखिएको थियो जेट्टी नम्बर दस हामी जेट्टीसँगै टाँसिएको एकतर्फी सवारी चल्ने रोडमा थियौँ नारायण चालिसेले पहिलो नम्बर प्लेट भएको एउटा ट्याक्सी रोके लगेज ट्याक्सीको डिक्कीमा राखेर रा हामी भित्र बस्यौँ नारायण चालिसेले ड्राइभरलाई भने बुरुजु मागु सी बिल्डिङ ट्याक्सी माले सहरभित्र छिर्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कमबाट पनि तपाईँ श्रुति सम्वेक सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ श्रुति सम्वेकमा हामी आज जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ सन् एक्काइस सयसम्ममा मालदिस डुब्छ भन्छ नि दाई मैले चालिसे दाईसँगको औपचारिकतालाई अनौपचारिकतामा बदल्ने कोसिस गरेँ उनले मलाई हेरेर किन्चित ओठ तानेर भने खै सर वैज्ञानिकहरू त्यसै भन्छन् त्यतिखेर चालिसे दाई केही बौरिएका थिए स्कुलमा टापु नै टापुको देश भनेर पढ्दा मैले कहिले यो देशमा काम गर्न आइपुग्छु भन्ने सोचिनँ मैले संवाद जारी राख्ने प्रयास गर्दै भने यो देशमा टापुहरू कति छन् होला दाई लगभग बाह्र सय जति होलान् सर सबै टापुमा मान्छे बस्छन् लगभग दुई सय टापुमा मात्र बस्छन् सर डेढ सय जति टापुमा होटल र रिसोर्टहरू मात्र छन् चालक मालदिवियन भाषाको गीतको लयमा गल्ली र मोडहरूमा ट्याक्सी मोडिरहेको थियो मैले मालदिप्स जानुअघि विकिपिडियाबाट सामान्य जानकारीहरू लिएको थिएँ त्यसैले मलाई थाहा थियो मालदिप्स समुद्री सतहबाट जम्मा एक मिटर उचाइमा अवस्थित छ त्यहाँको तापक्रम बाह्रै महिना पच्चिसदेखि तिस बत्तिस डिग्री सेल्सियसको बीचमा रहन्छ त्यहाँका शत प्रतिशत नागरिक मुस्लिम धर्म मान्दछन् विश्वमै पहिलोपटक मालदिप सरकारले गिरिखुसी टापु छेउको समुद्रभित्र क्याबिनेट बैठक गराएको थियो आदि इत्यादि अनि दाई हजुर मालदिप्स आउनुभएको कति भयो पाँच वर्ष जति भयो हाम्रो संवाद भने जारी नै थियो भनेपछि तपाईँ कम्पनीको पुरानो कामदार होइन सर यो कम्पनीमा काम गर्न थालेको डेढ वर्ष जति मात्र भयो पहिले अर्कै कम्पनीमा थिएँ ट्याक्सी रोकियो हाम्रो गन्तव्य आइपुगेछ गुलाबी रङको अग्लो बिल्डिङ अगाडि हामी उत्रियौँ चालिसा दाईले मलाई भित्र लिएर गए सिडीको छेउमा एउटा टेबल र कुर्सी थियो कुर्सीमा बसेको सेक्युरिटी गार्ड फोनमा घुसेर कतै हराइरहेको थियो हामी भित्र पसेपछि उसले एक झलक हामीतिर हेऱ्यौँ चालिसे दाईले बटम थिचेर लिफ्ट बोलाए लिफ्टले हामीलाई छैठौँ तलासम्म लग्यो चालिसे दाईले खल्तीबाट चाबी निकालेर अपार्टमेन्ट सिक्स डीको ढोका खोले बिल्डिङको दक्षिणी भागमा रहेको उक्त अपार्टमेन्टको ढोका भने उत्तर फर्केको थियो भान्सा कोठा गल्ली एउटा ठुलो हल त्यो हलबाट बाहिर बाल्कुनी निकालिएको छेउमा बेडरुम बेडरुमको पश्चिमी भित्तामा एउटा अट्याच टोयलेट बाथरुम जे होस् अपार्टमेन्ट आकर्षक थियो यही हो सर कम्पनीले हजुरको लागि व्यवस्था गरेको अपार्टमेन्ट हजुरलाई कस्तो लाग्यो मैले कोठाको निरीक्षण गरिरहँदा मेरो पछि पछि हिँडिरहेका चालिस दाईले मेरो मनसाय बुझ्न खोजे म बेडरुमबाट पूर्व हलमा आएँ र हलको दक्षिणी भागमा रहेको बाल्कोनीको ढोका खोलेर हेर्न थालेँ बाल्कोनीमा एउटा सानो कालो रङको काठको टी टेबल थियो टेबलको दुईपट्टि दुईवटा काला कुर्सी थिए टेबलमा एउटा कालो एस्ट्रे पनि थियो त्यहाँबाट मालेको दक्षिण र पश्चिमतिरको खुला समुद्र देखिँदो रहेछ मैले समुद्रतिर हेर्दै भने अपार्टमेन्ट राम्रो रहेछ दाई मन पर्यो यात्राको कारण म केही थाकेको थिएँ अनि केही भोकाएको पनि बाल्कोनीबाट फर्किएर हलको सोफामा बस्दै मैले भने दाई मलाई भोक लागिरहेको छ केही व्यवस्था हुनसक्छ सर पिज्जाले भोक मेट्ने हो भने चाँडै आउनसक्छ नत्र त बाहिरै जानुपर्छ बाहिर नजाउँ ठिकै छ पिज्जा नै मगाउनुहोस् दाई पिज्जा अर्डर गरेर मेरो छेउमै आएर बसेँ मैले सोधेँ दाईको घर कहाँ नि नेपालगञ्ज हो सर हजुरको नवलपरासी होइन कसरी थाहा पाउनुभयो अफिसमा हजुरको पासपोर्टको फोटोकपी हेरेको थिएँ उनले भने ए ए अनि हजुर कुन डिपार्टमेन्टमा हुनुहुन्छ म एचआरमा छु सर डिपार्टमेन्ट असिस्टेन्टको रूपमा चालिसा दाईसँग कुरा गरिरहँदा मलाई बाल्कोनीमा गएर धुवा उडाउन मन लाग्यो अनि सोफाबाट उठ्दै भने तै आउनुहोस् कलेजोमा धुवा लगाऊ हामी बाल्कोनीबाट समुद्र निहाल्दै चुरोट चल्काएर धुवाको मुस्लो उडाउन थाल्यौँ समुद्रमा केही टापुहरू देखिन्थे म बस्ने सी बिल्डिङको पश्चिममा एउटा ठुलो रातो खैरो बिल्डिङ थियो मैले त्यता हेरेको देखेर चालिसे दाईले भने सर यो यहाँको दूरसञ्चारको मुख्य कार्यालय हो यसलाई धिरागु बिल्डिङ भन्छन् यो नजिकैको टापुको नाम बिलिङ्गेली हो सर मेरो कोठा त्यहीँ छ चालिसे दाईले नजिकै रहेको अर्को टापु देखाउँदै भने भनेपछि तपाईँ दैनिक त्यो टापुबाट अपडाउन गर्नुहुन्छ हजुर सर मालेमा कोठा महँगो पर्छ के गर्नु धाउनै पर्यो हजुरलाई कम्पनीले कोठा दिएको छैन र मैले सोधेँ छैन सर अब आफ्नै तलबले सबै म्यानेज गर्नुपर्छ संवाद चलिरहेको थियो कसैले डोरबेल बजायो चालिसे दाई गएर ढोका खोले पिज्जा र कोका कोला लिएर वेटर आएको रहेछ दाइले पैसा दिए पिज्जा र कोका कोला हलको टी टेबलमा राखेर रा। दाइले भान्सा कोठाबाट दुईवटा गिलास ल्याए हामी सोफामा बसेर पिज्जा टोक्न थाल्यौँ पिज्जा खाँदै गर्दा मैले भने दाई अलिकति अमेरिकी डलर साट्नुपर्ने थियो दाइले भने सर चल्न त यहाँ सबैतिर अमेरिकी डलर पनि चल्छ तर आजभोलि मालदिप्समा अमेरिकी डलरको अभाव छ ब्ल्याकमा साट्नुभयो भने राम्रो रेट मिल्छ बङ्गलादेशीहरूले साट्छन् सर अनि दाई बङ्गलादेशीहरूले डलर महँगोमा साटेर के गर्छन् र मैले सोधेँ सर खासमा मालदिभियन रुफिया विदेश रिमिट गर्न मिल्दैन डलर नै चाहिन्छ एक दुईवटा मनी ट्रान्सफरहरूले मात्र रुफिया एक्सेप्ट गर्छन् त्यो पनि लिमिटेड त्यसैले जुन कम्पनीले मालदिभियन रुफियामा तलब दिन्छ त्यो कम्पनीका कामदारहरूले डलर छाड्छन् हामीले पिज्जाको स्लाइस र कोका कोला सकायौँ एकछिनपछि चालिसे दाईले भने सर म अफिस जान्छु अहिले ड्युटीमै छु साँझ भेटौँला हुन्छ दाई चाँडै आउनुहोला साँझ मलाई हजुरले सपिङ गराउनुपर्छ चालिसे दाई निस्किने लागेका थिए मलाई चुरोटको तलतल लाग्यो अनि दाईसँग लाइटर मागेँ एयर होस्टेसले विमान अवतरण भएपछि बताएको स्थानीय समयअनुसार टाइम मिलाएको घडीमा मध्याहको बाह्र बजेको थियो एयर इमिरेट्सको फ्लाइट स्थानीय समयअनुसार बिहान साढे नौ बजे इब्राहिम नासिर हवाई अड्डामा अवतरण भएको थियो मालेको समय युएको भन्दा एक घन्टा अगाडि रहेछ पेटको भोक मेटिए पनि ज्यानको थकान मेटिएको थिएन बिस्तराले मलाई बोलाइरहे चाहिँ लाग्यो गएर पल्टिएँ नजिकैको मस्जिदबाट आइरहेको अजानको पवित्र पुकारको आवाज सुन्दा सुन्दै भुसुक्क निधाएछु उठ्दा तिन बजेको थियो बाथरूम गएर नुहाएँ भान्साकोठाको अवलोकन गरेँ सपिङ गर्नका लागि आवश्यक सामानहरूको लिस्ट तयार पारे कफी पिउन मन थियो तर सामान थिएन बाल्कोनीमा बसेर म चुरोट तान्दै गहिरो समुद्रमा डुबुल्की मार्न थालेँ छ बजीतिर चालीस दाय आए उनले सोफामा बस्दै भने सरलाई सूचना आएको छ भोलि बिहान दस बजी अफिसमा हाजिर हुनुपर्ने भयो म हजुरलाई लिन आउँछु भइहाल्छ नि दाई मैले छोटो जवाफ दिएँ अनि फेरि भने दाई हामी सपिङ कतिखेर जाने हजुर तयार हो भने अब जाउँ हामी सी बिल्डिङबाट निस्केर थोरै अगाडिबाट दायाँतिरको सानो गल्लीतर्फ मोडियौँ हिँड्ने क्रममा हाम्रो संवाद जारी नै थियो बाटोहरू त सबै साँगुरा साँगुरा रहेछन् है दाई हो नि सर ठाउँ नै सानो छ ठुलो गाडी र बाटोको खासै आवश्यकता पनि पर्दैन अनि दाई यति समसाझै सुनसान छ त यता छ बजेबाट आठ बजेसम्म यहाँ धेरै पसलहरू बन्द हुन्छ साँझको प्रार्थनाका लागि उनले भने करिब पन्ध्र मिनट हिँडेपछि हामी मालेको अर्कोपट्टिको किनारा छेउ सानो पार्कमा पुग्यौँ त्यहाँ ठुलो मालदिवियन झन्डा थियो यो पार्कलाई झुमुरी मैदान भन्छन् सर अङ्ग्रेजीमा रिपब्लिक स्क्वायर नेपालीमा चाहिँ झन्डा पार्क दाई मालदिप्समा नेपालीहरू कति होलान् मैले सोधेँ पाँच छ हजारको आरारीमा होलान् सर सबैभन्दा धेरै कुन मुलुकका कामदारहरू छन् नि बङ्गलादेशका छन् सर हामी बोल्दै समुद्र किनारको बाटो हिँडिरहेका थियौँ दाइले भने यो बाटो मालेको रिङ रोड हो यसले मालेलाई किनारै किनार चक्कर लगाउँछ सर अनि यो हामी अघिल्तिरको चाहिँ यहाँको भिभिआइपी जेट्टी हो यसलाई प्रेसिडेन्सियल जेट्टी भन्छन् हामी बिहान उत्रिएको जेट्टी पूर्वतिर पर्छ यहाँबाट जेट्टी नम्बर सुरु हुन्छ ऊ त्यो एक नम्बरको जेट्टी हो हामी फर्केर एकछिन झन्डा पार्कमा बस्यौँ केही बेर चुरोड तान्दै समुद्रको छाल हेऱ्यौँ घडीले आठ बजाएपछि बिस्तारै चहल पहल बढ्न थाल्यो अनि हामी पनि उठेर नजिकैको सपिङ मार्टतर्फ लाग्यौँ मार्टको अगाडि बोर्डमा लेखिएको थियो एसटिओ पिपल्स चोइस सपिङ सकेर निस्किँदा बाहिर भिडभाड निकै बढिसकेको थियो भिड छुचोल्दै हामी कोठा फर्क्यौँ अनि सरको बिहे भयो सामान मिलाइसकेर सोफामा बस्दै गर्दा दाईले प्रश्न राखे मैले हल्का मुस्कुराउँदै भने छैन दाई बाइस वर्षमा ब्याचलर सकेर विदेशिएको चार वर्षदेखि प्रमोसनको पछाडि दौडिरहेको छु बिहेको बारेमा सोच्ने फुर्सदै निकाल्न सकेको छैन अनि सरका दाजुभाइ दिदीबहिनी कोही छैनन् अनि आमा बुबा म सानै छँदा बित्नुभयो मलाई काका काकीले हुर्काउनु भएको काका काकीले एउटी बहिनी र एउटा भाइ उपहार दिनुभएको छ मैले विषयान्तर गर्दै भने दाई कफी पिउँ है दाइले घडी हेर्थेँ भने दस बजिसकेछ सर पछि पिउँला म जान्छु एक कप कफी पिउँदा कति समय जान्छ र दाई दाइले आफ्नो पेट मुसार्दै भने होइन सर बरु केही खाउँ कफीले भोक मेटिँदैन दाईलाई भोक लागेको रहेछ मैले दुईवटा चाउचाउ बनाएँ चाउचाउ खाएर दाई हतारमा निस्किएँ दाई गएपछि मैले कपडा चेन्ज गरेँ छोटो कालो बक्सर र कालै टी सर्ट लगाएँ एक कप कालो कफी बनाएँ अनि बाल्कोनीको कालो कुर्सीमा बसेर कालो कफी पिउँदै कालो आकाशमा चम्किरहेका राता तारा र विलिङली आइल्यान्डतिर आँखा डोलाएँ हेर्दा हेर्दै म जताततै धुवै धुवा देख्न थालेँ घर जलिरहेका छन् समुद्रमाथि डुङ्गा जलिरहेछ आकाशमा तारा जलिरहेका छन् जताततै धुवा पुत्ताइरहेछ लौ न के हुन लाग्यो म आत्तिसकेको थिएँ झट्ट स्ट्रीमा चुरोट देखेँ जुन मेरा आँखै अगाडिबाट पुत्ताइरहेको थियो चिसो भइसकेको कफीको अन्तिम स्वरूप लिएर म कोठामा फर्किएँ चालिसे दाइले एउटा सिम दिएका थिए दुबईको डु सिम निकालेर मालेको धिरागो सिम आफ्नो फोनमा घुसार्दै गर्दा मैले काका काकीलाई सम्झेँ उहाँहरूलाई त खबर गर्नै भुलेछु रातिको एघार बज्नै लागेको थियो नेपालमा त बाह्र बज्न लागेको थियो बाह्र बजी राति भूत डुल्ने बेलामा फोन गर्न मन लागेन माघको महिना नेपालमा त चिसो हुन्छ मालदिप्समा भने पत्तै नहुने फोनको सेटिङ मिलाएर चार्जमा राखेँ अनि बत्ती निभाएर बिस्तारामा पल्टिएँ बिहान उठ्दा पलङको सिरानमा राखिएको मेरो हातेगाडीले साढे सात बजाइसकेको थियो उठेर जिउ तन्काउँदै बाल्कोनीमा निस्केर बाहिर आँखा डुलाउन थालेँ सूर्यको किरण समुद्रको लहरमा चम्किरहेको थियो अघिल्लो दिन मैले ख्याल गरिन छु बाल्कोनीबाट करिब तिन सय मिटरको दूरीमा पश्चिमतिरबाट समुद्रको पानी ल्याएर मालेको जमिनमा लगभग रानी पोखरी जत्रै पोखरी बनाइएको रहेछ त्यहाँ थुप्रै ढुङ्गाहरू थिए केही बेर दृश्यावलोकन गरेर म कोठामा फर्किएँ अनि काकालाई फोन लगाएँ हेलो काका ढोक गरेँ भाग्यमानी भएस राम्ररी पुगिस् नि तेरो फोन नआएर तेरी काकी आतिँदै थिए हजुर काका राम्ररी नै आइपुगेँ त्यता सबै ठिक छ नि ठिक छ बाबु हिजो तेरो नयाँ घरको भाडा उठाउन गएको थिएँ घर फोहोर राख्ने रहेछन् मैले सम्झाइवरि आएको छु अरू सबै ठिक छ ए अनि काकीलाई दिनुहोस् न त एकान्छी ला बाबुको फोन काकाको आवाज आयो हेलो काकी ढोक गरेँ भाग्यमानी भएस पुग्दा बित्तिकै फोन गर्नु पर्दैन म कस्तो आत्या थिएँ राति पनि फोन आउँछ कि भनेर सिरानमै राखेर सुत्यौँ तैँले फोन नै गरिनस् अनि तँलाई त ठिक छ नि नयाँ ठाउँमा खान खानकी कस्तो पाइन्छ कुन्नी कोठामा पकाउने ठाउँ त छ नि बाहिरको नखाएस् दुबईमा जस्तै कोठामा पकाएर खाएस् तेरो पेट ठिक छैन तँलाई थाहा छ नि हुन्छ काकी हुन्छ तपाईँ चिन्ता नलिनुहोस् अब म केटाकेटी छैन अनि बहिनी खोइ त ज्योति त ट्युसन पढ्न गएकी छे किरणले के गर्दैछ त ऊ पनि ट्युसन गएको छ ए ठिकै छ काकी म शुक्रबार छुट्टीको दिन फोन गर्छु अहिले राखेँ है ल ल आफ्नो ख्याल राख्नु आजकल फोन कम्ती आउँछ तेरो हामीलाई अत्यार लाउँछ फोन गर्दै राखेस् हुन्छ काकी ल राखेँ ल ल बाबु राख फोन सोफामा राखेर म बाथरुम छिरेँ फ्रेस भएर आएँ अनि ब्रेडका दुईवटा स्लाइस टोस्टरमा राखेँ कितलीको पानी तताएँ अनि एक कप चिया बनाएँ ब्रेड र चिया सकाएर म अफिसका लागि तयार हुन थालेँ सर्टलाई पाइन्टभित्र हालेर लगाउँदा ऐनामा मेरो भुँडी थोरै पुट्ट देखियो बुढीलाई भित्र तानेर दायाँ बायाँ कोल्टे पर्दै ऐना हेर्न थालेँ मनमा नै सोचेँ थोरै बुढी घटाउन सके त म ह्यान्डसम नै देखिन्थेँ ढोकाको घन्टी बज्यो चालिसे दाई आइपुगेछन् गुड मर्निङ सर मालदिप्सको पहिलो रात कस्तो रह्यो गुड मिठो निद्रा पर्यो सर हजुरको पासपोर्ट पनि बोक्नुहोस् है मैले ह्यान्डब्यागबाट पासपोर्ट झिकेर त्यसको गाथा पल्टाएँ छ महिना अघि बनाएको डिजिटल पासपोर्टको फोटोमा मेरो अनुहार अलि नराम्रो देखिएको थियो म पासपोर्टको पाना पल्टाउँदै गएँ युएई लेखिएको छाप भएका पाना हुँदै हवाईजहाज ल्यान्डिङ गर्न लागेको साङ्केतिक चित्रसहित निलो मसीले मालदिप्स इमिग्रेसन र रातो मसीले अठार जनवरी दुई हजार पन्ध्र तारिक लेखिएको छापसम्मका पानाहरू फर्किँदै गएँ म अन्तिमतिरको पानामा भएको श्रम स्वीकृतिको स्टिकरलाई औँलाले मुसार्दै थिएँ जाउँ सर चालिसे मेरो ध्यान भङ्ग गरे दुबईको मृदी पलमा किनेको अफिस ब्यागको चल्तीमा खल्तीमा पासपोर्ट राखेर हामी कोठाबाट निस्क्यौँ बिल्डिङबाट तल झरेर हामी पश्चिम मोडियौँ थोरै अगाडि इन्दिरा गान्धी मेमोरियल अस्पताल रहेछ त्यहाँबाट हामी उत्तर मोडियौँ केही समय अगाडि बढेपछि फराकिलो र ठुलो बाटो देखियो यसलाई मजिदी मागु भन्छन् सर मागु भनेको मार्ग हो यो माले सहरको बीचबाट पूर्वी किनारादेखि पश्चिमी किनारासम्म लम्बिएको छ हरियो बत्ती बालेपछि हामीले त्यो बाटो काट्यौँ हामी त्यहाँबाट थोरै अगाडि बढ्यौँ पश्चिम फर्किएको पहिलो भवन अघि पुगेपछि फेरि दाइले भने यही बिल्डिङमा छ सर हाम्रो अफिस मेरो कोठाबाट अफिस नजिकै रहेछ बिल्डिङको तड बोर्डमा लेखिएको थियो मार्बल बिल्डिङ हामी मार्बल बिल्डिङभित्र सिर्यौँ भित्र मार्बल होटल पनि रहेछ रिसेप्सन डेस्कमा बसेका केटी हामीलाई हेरेर मुस्कुराए त्यहाँ अरू पनि अफिसहरू रहेछन् दाइले लिफ्ट बोलाए लिफ्टमा आठसम्मका बटन थिए हाम्रो अफिस चौथो तलामा रहेछ लिफ्टको ठिक अगाडि भर्याङ थियो दाहिनेतिर एउटा ढोका ढोकामाथिको सानो बोर्डमा लेखिएको थियो स्माइल सप्लाई सेन्टर दाइले मलाई भित्र लगेर रिसेप्सनको छेउको सोफामा बस्ने इसारा गर्दै उनी पश्चिमतिरको ढोकाबाट भित्र छिरे अघिसम्म नदेखेकी रिसेप्सनिस्ट उत्तर पश्चिमपट्टिको ढोकाबाट निस्किए त्यो ढोकाभित्र सानो गल्ली थियो रिसेप्सनिस्ट हिस्सी परेकी राम्री थिए उसको आकर्षक शरीर थियो अनि हिँडाइमा लचकता पनि उसले मलाई हेरेर मुस्कुराउँदै आउनुको कारण सोधी मैले आफ्नो छोटो परिचय दिएँ म आलोक शर्मा दुबईबाट ओहो सर मालदिप्समा तपाईँलाई स्वागत छ श्रीमान इस्माइल तपाईँलाई नै कुर्दै हुनुहुन्छ रिसेप्सनिस्टको मुस्कान र जवाफसँगै आयो म मुस्काउन खोज्दै गर्दा दाई आइपुगेँ उनले रिसेप्सनिस्टलाई हेर्दै भने मर्निङ जेसिका जेसिका पनि मर्निङ चालिसे भन्दै मुस्कुराए केटीको मुस्कानमा दम थियो दाईले मलाई बोसको कोठातिर लगे हामी पश्चिमतिरको ढोकाभित्र पस्यौँ ढोकाभित्र अर्को हल रहेछ हलका चारवटा टेबलमा कर्मचारीहरू काम गरिरहेका थिए त्यो हलको सिधा पश्चिममा एउटा सानो क्याबिन थियो भने हलबाट दक्षिणतिर एउटा ठुलो क्याबिन थियो हामी दक्षिणतिरको क्याबिनभित्र छिर्यौँ मलाई देख्ने बित्तिकै कुर्सीमा बसिरहेका इस्माइल अलि मुस्कुराउँदै उठे अनि मसँग हात मिलाउँदै बोले स्वागत छ आलोक आशा छ तिम्रो यात्रा सुखद रह्यो इस्माइल सानो कदका श्यामवर्णका हँसिला फरासिला र खुलस्त कुरा गर्ने स्वभावका थिए उनीसँग मेरो पहिलो भेट दुई वर्ष अघि दुबईमै भएको थियो उनी गल्फुड एक्जिबिसनमा गएका थिए अघिल्लो साल पनि त्यही एक्जिबिसनमा भेट भएको थियो त्यो वर्षको गल्फुड भने फेब्रुअरी आठबाट सुरु हुँदै थियो मैले दुबईमा काम गर्ने कम्पनीबाट उनले सामान आयात गर्थे उनको सेल्स मैले नै हेर्थेँ उनले मेरो कामको क्षमता र अनुभव देखेका थिए धेरै रिसोर्टहरूसँग मैले राम्रो व्यापारिक सम्बन्ध कायम गरेको कुरा पनि उनलाई थाहा थियो त्यसरी उनले मलाई राम्रो प्याकेजको अफर गरेका थिए जसलाई मन्जुर गरेर म मालदिप्स पुगेँ धन्यवाद सर यात्रा सुखद नै रह्यो मैले उनलाई उत्तर दिएँ उनले दायित्व हेर्दै भने चालिसे सरिफलाई दुईवटा कफी पिलाउनु भन न है इस्माइललाई हुन्छ सर भन्दै दाईले मेरो कुइनोमा हातले छुँदै मलाई भने सर म आफ्नो क्याबिनमा जान्छु अहिले भेटौँला है श्रुति सम्वेकमा हामीले अहिले सुनेको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको पहिलो श्रृङ्खला हामीले आज अठारौँ पृष्ठमा ल्याएर रोकेका छौं अर्को साता एक सरको मायाको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री